डडेलधुरामा औषधि अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालयद्वारा जानकारी जिल्लाका पाँच ठाउँमा स्वास्थ्य इकाई निर्माणका लागि स्वास्थ्य सेवा विभागमा माग सिफारिस संविधान संशोधनको प्रस्ताव दुइसकेको एमाले उपाध्यक्ष रावलको आरोप संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नहुने दावी बझाङको ग्रामीण क्षेत्रमा कच्ची सड़कमा सवारी साधनहरू क्षमताभन्दा दोब्बर यात्रु बोक्दै ट्राफिक प्रहरी चालकलाई कारवाही गर्ने र यात्रुलाई सचेत गराउने अभियानमा र दृष्टिविहीन संघको अनिश्चितकालीन अनसन फिर्ता दार्चुवामा पटक कृत्रिम पशु गर्भाधान सेवा सञ्चालन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका विभिन्न जिल्लामा अत्यावश्यकीय औषधि अभाव रहेको खबर संचार माध्यममा आइरहेको अवस्थामा डडेलधुरामा भने औषधिको अभाव नरहेको जानकारी गराइएको छ हिजो जिल्ला स्वास्थ्य कार्यालयले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा अत्यावश्यकीय कुनै पनि औषधिको अभाव नरहेको जनाएको हो कार्यक्रममा कार्यालयका प्रमुख ब्रेश बहादुर साईले जिल्लाका लागि अत्यावश्यकीय पैंतिस थरीका औषधि पन्ध्र थरीका सहायक सामग्री र छ थरीका मानसिक औषधि गरी एकसठी प्रकारका औषधि तथा सामग्री आवश्यक रहँदै आएकोमा अहिले ती मध्ये कुनै पनि औषधि अभाव नरहेको बताएका छन् तर सिटामोल र भिटामिन बी कम्प्लेक्सको मौजात भने केही कम रहेको जानकारी दिएका छन् यसको अभाव हुन नदिनको लागि औषधि खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् पैंतिस लाख बराबरका एकतीस थरीका औषधि बोलपत्र मार्फत खरिद गरी स्टोरमा दाखिला भइसकेको जानकारी दिँदै कार्यालय प्रमुख शाहीले एक हप्ताभित्र सम्पूर्ण स्वास्थ्य संस्थामा पुग्ने बताएका छन् साथै बोलपत्रबाट बसेको रकम र थप भएको नौ लाख गरी तीस लाख रकम कार्यालयसँग औषधि खरिदका लागि रहेको जानकारी दिँदै तत्काल न्यून मौजदात रहेका अत्यावश्यक औषधि सिधै खरिद गर्ने र बाँकी दरभाव पत्र मार्फत खरिद प्रक्रिया यसै हप्ता शुरू हुने समेत जानकारी दिएका छन् जिल्लामा वार्षिक डेढ करोड़को औषधि आवश्यक पर्ने गरेकोमा क्षेत्र र केन्द्रबाट समेत औषधि आपूर्ति हुने र त्यसले पनि नपुगेमा रकम थप गर्ने स्वास्थ्य मन्त्रीको घोषणाले जिल्लामा औषधि अभाव नहुनेमा आफू ढुक्क रहेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख शाहीले बताएका छन् यस्तै कार्यक्रममै जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र रावलले जिल्लाका पाँच स्थानमा स्वास्थ्य इकाई निर्माण गरी सञ्चालनमा ल्याउनको लागि स्वास्थ्य सेवा विभागमा माग सिफारिश गरिएको जानकारी दिएका छन् स्वास्थ्य संस्थाबाट कम्तीमा एक घण्टा भन्दा टाढाको बस्तीमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य इकाई र नगरपालिकाका हरेक वडामा एकवटा नगर क्लिनिक हुनुपर्ने नेपाल सरकारको नीति अनुसार गाविस तथा नगरपालिकामा स्वास्थ्य इकाई सञ्चालनका लागि माग गरिएको उनले बताएका छन् कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत रावलले रूपालको वडा नम्बर आठ नौको मध्य भागमा चिपुर र भद्रपुरको भुलकुडामा समयजीको खतेडामा बगरकोटको चुल्लामा र मणिलेकको बगरमा स्वास्थ्य इकाई सञ्चालनका लागि प्रस्ताव गरिएको जानकारी दिएका छनृ परशुराम नगरपालिकाको मलास सलेता बसौटी र कटलमा नगर क्लिनिक र आलिताल गाविसको खिन्ने भाडी र झरकाँडा बेलापुरको चामा र मम्मी तथा देवलदिवीपुरको राजुलमा स्वास्थ्य इकाई सञ्चालनमा आइसकेको समेत उनले जानकारी दिएका छन् तर यस्ता स्वास्थ्य इकाई तथा नगर क्लिनिकमा विभागबाट कार्यक्रम समावेश नगरिएमा निरन्तरतामा भनी चुनौती रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख साईले बताएका छन् स्वास्थ्य इकाई र नगर क्लिनिकबाट आधारभूत स्वास्थ्य उपचारका साथसाथै खोप सेवा परिवार नियोजन सेवा गर्भजाँच सेवा लगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिन्छ नेकपा एमालेका उपाध्यक्ष भीमरावलले संविधान संशोधनको प्रस्ताव थुइसकेको बताएका छन् हिजो प्रेस चौतारी नेपालले गेटा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले दुई तिहाई बहुमत प्रतिपक्षसँग स्पष्ट रहेकाले सो प्रस्ताव कुनै पनि हालतमा पास नहुने दावी गरेका छन् नेता रावलले सरकारले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै संकटमा पार्ने काम भइरहेको बताउँदै सरकारले छिटोभन्दा छिटो निर्वाचनको मिति घोषणा गर्नु आवश्यक रहेको बताएका छन् प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्छु भनेको धेरै समय बितिसक्दा पनि चुनावको मिति घोषणा गर्न नसक्नु दुखद भएको उनले टिप्पणी गरेका छन् देशको प्रमुख दल निर्वाचन निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कंग्रेसले निर्वाचन चाहेको हो कि होइन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने बताएका छन् उनले चुनावको मिति घोषणा भए वैशाखमा निर्वाचन हुने बताएका छन् उनले आफू सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याइएको र देशको सुरक्षामा नै आँचाउने कार्य भइरहेकोमा आपत्ति समेत प्रकट गरेका छन् संविधान जारी भएको दिनलाई कालो दिन मान्ने संविधान जलाउने हिमाल पहाड़ तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने जात जातिको नाममा जनतालाई भड्काउनेले देशको हित गर्न नसक्ने उहाँले बताएका छन् त्यसै गरी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनको नाममा पक्षले पहिले गरेका वाचा कबुल पूरा गर्न मात्र भएको बताएका छन् देश र जनताप्रति जिम्मेवार हुने हो भने संविधान सम्बद्ध चुनाव हुनुपर्ने उनले धारणा व्यक्त गरेका छन् पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिँदै नेता पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको र मुद्दा बिना प्याकेजमै सहमति हुन्छ भन्नु गलत भएको टिप्पणी गरेका छनृ बझाङको ग्रामीण क्षेत्रमा चल्ने गाड़ीले क्षमताभन्दा धेरै यात्रु राख्दा दुर्घटनाको जोखिम बढ़ेको ट्राफिक प्रहरले जनाएको छ बझाङमा चल्ने धेरैजसो गाड़ीमा क्षमताभन्दा दोब्बर यात्रु हुने गरेका छन् कच्ची बाटो त्यसमाथि गाड़ीमा क्षमताभन्दा दोब्बर यात्रु हुँदा दुर्घटनाको जोखिम बढ़ेको अस्थायी ट्राफिक प्रहरी पोस्ट सिमखेतले जनाएको छ गाड़ी चालक तथा यात्रु सबैलाई क्षमताभन्दा बढ़ी यात्रु भए दुर्घटनाको जोखिम हुन्छ भन्ने थाहा भए पनि व्यवहारमा भनी कार्यान्वयन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ आफूहरू बढ़ी यात्रु राख्ने गाड़ी तथा त्यसका चालकलाई कार्यवाही गर्ने र यातायातलाई सचेत गराउने अभियानमा लागेको ट्राफिक प्रहरीले जनाएको छ आगामी चैत तीन गतिदेखि शुरू हुने कक्षा दशको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा कैलालीबाट करिब साढे बीस हजार विद्यार्थीहरूले सहभागिता जनाउने भएका छन् यस वर्ष कैलालीबाट विद्यालय शिक्षा परीक्षामा माध्यमिक शिक्षा परीक्षामा बीस हजार दुई सय त्रियानब्बे जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ अघिल्लो वर्षदेखि ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशित भएपछि एसएलसी हटाएर यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षाका रूपमा परीक्षा लिन लागेको हो उक्त परीक्षामा कैलालीबाट नियमिततर्फ सोह्र हजार सात सय सडसठी जना सहभागी हुने भएका छन् जसमध्ये नियमिततर्फ सात हजार आठ सय सन्तानब्बे छात्र र आठ हजार आठ सय जना छात्र रहेका छन् इक्जाम तर्फ चार सय छ्यालिस जना सहभागी हुने विद्यार्थी मध्ये एक सय अस्सी जना छात्र र दुई सय छैसठी जना छात्र रहेका छन् यस्तै ग्रेड वृद्धिका लागि तीन हजार अस्सी जना विद्यार्थीले परीक्षा आवेदन फारम भरेका छन् जसमध्ये दुई हजार एक सय पाँच छात्र र नौ सय पचहत्तर छात्र सहभागी हुने जिल्ला शिक्षा कार्यालय कैलालीका विद्यालय निरीक्षक धनराज धामीले जानकारी दिएका छन् तपाई अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च वा इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बाजुराको कोटिलानो लाटु बस्तीका कर्णप्रसाद जोशी घर व्यवहार गर्दा लागेको ऋण तिर्नका लागि कमाउन भारत जान लागेका थिए मार्तडी आएर सिमेन्टको एउटा मूर्ति बनाए त्यसको मूल्य पनि राम्रै पाए त्यसपछि उनले भारत जाने योजनालाई भेट मारे अनि शुरू भयो उनको सिपको यात्रा तीन छोरा र एक छोरीका बुवा जोशीले गाउँमा कुनै काम नपाएपछि भारत जाने योजना बनाएका थिए गाउँमा काम पनि नपाइने लागेको ऋण पनि तिर्ने उपाय भएन दिल्ली गएर चार पैसा कमाएर लागेको ऋण तिर्ने सोचेर यहाँ आए उनले भने अब चाहिँ जाँदिन उनले गाउँमै ढुङ्गा काटेर र काठबाट मूर्ति बनाउने सिप सिकेका थिए पहिले माटोको खेलौना बनाउने उनको सिपले अहिले व्यावसायिक रूप लिएको छ त्यही सिपले गर्दा उनलाई दुई चार पैसा कमाउनका लागि भारत जानुपर्ने बाध्यता पनि टरेको छ उनले अहिलेसम्म सत्रवटा मूर्ति बनाइसकेका छन् दृष्टिविहीन अपाङ्ग महिला शिक्षक कोटामा गैर दृष्टिविहीन पुरूष नियुक्त गरेको भन्दै सुदूरपश्चिमाञ्चल सामुदायिक दृष्टिविहीन संघले जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा शुरू गरेको अनिश्चितकालीन अनसन फिर्ता लिएको छ सुदूरपश्चिमाञ्चल सामुदायिक दृष्टिविहीन संघ र दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले संयुक्त रूपमा जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टको कार्यकक्षमा हिजो बिहानदेखि अनिश्चितकालीन धरना शुरू गरेको थियो जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले शिक्षकका कोटाका विषयमा छानबिन गर्न समिति गठन गरेपछि अनसन तोडिएको सुदूरपश्चिमाञ्चल सामुदायिक दृष्टिबिन संघका अध्यक्ष बलराम पन्तले बताएका छन् जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रूपराम तिवारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ जसको सदस्यहरूमा नागरिक समाजका प्रतिनिधि निरञ्जन विष्ट सुदूरपश्चिमाञ्चल सामुदायिक दृष्टिबीन संघका अध्यक्ष बलराम पन्त दृष्टिबीन क्रिकेट संघ कञ्चनपुरका प्रेम बोहरा र जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका प्राविधिक सहायक केशवराज जोशी सदस्य सचिव रहेका छन् समितिले जिल्लामा अपाङ्गता भएका शिक्षक कोटा तथा तीनमा नियुक्त शिक्षकहरूको अवस्था र दृष्टिबिन अनुदान कोटामा नियुक्त महिला शिक्षकको सहित पन्ध्र दिनभित्र सत्य तथ्य सहितको विवरण जिल्ला शिक्षा कार्यालयमा बुझाउनेछ जिल्ला पशु सेवा कार्यालय दार्चुला र चमेलिया बहुमुखी प्राविधिक कलेज गोकुलेश्वरको सहकारीमा दार्चुलामा पहिलो पटक कृत्रिम पशु गर्भाधान सेवा सञ्चालनमा आएको छ पब्लिक प्राइभेट पार्टनरसिप कार्यक्रममा आधारित भई सरकारी र निजी संस्थाको सहकारीमा दार्चुलाको गोकुलेश्वरमा सामुदायिक कृत्रिम पशु गर्भाधान केन्द्र स्थापना गरी पशुहरूको कृत्रिम गर्भाधान गर्न थालिएको हो गोकुलेश्वरमा रहेको सामुदायिक कृत्रिम पशु गर्भाधान केन्द्रबाट पौष अन्तिम सातादेखि जमुना जातको बाख्रा जर्सी र होलिस्ट्रिन जातको गाई र मुर्रा जातको भैँसीको कृत्रिम गर्भाधान सञ्चालन गरिएको चमुलिया बहुमुखी प्राविधिक कलेजका प्रिन्सिपल खिम प्रसाद सापकोटाले जानकारी दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूर पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित चारवटा घटना घटेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कञ्चनपुरमा ट्राक्टरको ठक्करबाट एक प्रहरी जवानको ज्यान गएको छ हिजो बिहान गस्तीबाट फर्कदै गरेका प्रहरी जवान धर्मानन्द भट्टको से एक त चार सात पाँच दुई नम्बरको ट्राक्टरको ठक्करबाट ज्यान गएको हो ट्राक्टरको ठक्करबाट घाइते भएका भट्टको महाकाली अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ दार्चुलाको लालीपासका भट्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेको र उनी अहिले इलाका प्रहरी कार्यालय बेलडाडीमा दरबन्दीमा थिए यस्तै बिहान साढे एघार बजीतिर कैलालीको लम्कीश्वर नगरपालिका दुई स्थित टिकापुर सड़क खण्डमा दुईवटा मोटरसाइकल ठोकिँदा चारजना घाइते भएका छन् अवस्था सामान्य रहेका चारैजनाको लाल रत्न अस्पतालमा उपचार भइरहेको छ यस्तै दिउँसो साढे बाह्र बजीतिर बेलौरी धनगढ़ी सड़क खण्डमा भारतीय कारले ठक्कर दिँदा साइकल यात्री बयालिस वर्षका वीरबहादुर चौधरी घाइते भएका छन् उनको अवस्था सामान्य रहेको छ यस्तै उता कैलालीमा अपरान्न चार बजीतिर बसले ठक्कर दिँदा एक बालक घाइते भएका छन् चौकी डाँडा भन्ने ठाउँमा भे एक ख चार चार दुई नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका